ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला ¡Gracias por नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकै साल सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट अबको चुनावमा आफ्नो पार्टीका मधेस नेताले पहाड़बाट उम्मेदवारी दिने ए माओवादी उपाध्यक्ष भट्टराईको भनाई पाँच सय पचासी जनाको संविधान सभा बनाउने सरकारको तयारी निर्वाचन ऐनको विवाद मिलाउन उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक बस्दै नेपाल सरकार मन्त्री परिषदको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 र मधेसका नेताहरू पहाड़बाट उठ्ने जानकारी दिनुभयो आधा जनसंख्या मधेसमा रहेकाले तराई मधेसलाई राष्ट्रिय मूलधारमा राख्न क्षेत्रीयतावादी सोच त्याग्नुपर्ने भट्टराईको भनाइ छ चुनाव जसरी पनि हुने भन्दै भट्टराईले अहिले चुनाव विरोधी दल निर्वाचनमा नआए पनि चुनाव हुने दावी गर्नुभयो सरकारले संविधान सभाको सीट संख्या पाँच सय पचासी कायम गर्ने भएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीका शीर्ष नेताहरूसँग आज भएको छलफलमा मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले प्रत्यक्षतर्फ दुई सय चालिस समानुपातिकमा तीन सय पैंतिस र बाँकी मनोनित गरी पाँच सय पचासी सिट संख्या कायम गर्ने तयारी भएको बताउनु भएको हो रेग्मीले थ्रेस होल्ड हटाउने पनि बताउनु भएको राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले बताउनुभयो चुनावको विरोध गरेका दलहरूलाई सहमतिमा ल्याउन सरकारले यस्तो व्यवस्था गर्न लागेको रेग्मीले आफूलाई बताएको राणाले जानकारी दिनुभयो त्यस्तै फौजदारी अभियोग लागेकाले पनि प्रकृति हेरेर चुनाव लड्न पाउने गरी कानूनी व्यवस्था गर्न सरकार लागेको राणाको भनाइ छ राप्रपा राजोपा नेताहरूले भने सरकारको तयारीप्रति असन्तुष्टि जनाएका छन् मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक मोर्चाका दलहरूले सरकारले सकारात्मक कानूनी व्यवस्था तयार गर्न लागेकाले आफूहरू चुनावमा जाने बताएका छन् रेग्मीसँगको छलफलपछि मोर्चाका प्रवक्ता परशुराम तमाङले आफूहरूसँगको छलफल सकारात्मक भएको बताउनुभयो उहाँले सरकारले धेरै कुरा कार्यान्वयन गरेकाले आफू चुनाव केन्द्रित हुने बताउनुभयो संविधान सभा चुनावको मिति घोषणाका लागि परामर्श थालेका मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले यसअघि एकीकृत नेकपा माओवादी नेपाली कंग्रेस र नेकपा एमाले लगायत लगायतका दलहरूसँग पनि चुनावको बारेमा छलफल गर्नुभएको थियो अब हुने निर्वाचनको मिति घोषणा तथा निर्वाचनका विषयमा दलहरूबीच भएको विवाद समाधान गर्नेबारे छलफल गर्न उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक आज बस्दैछ नयाँ स्थित समितिको कार्यालयमा बस्ने बैठकमा निर्वाचन ऐनका विवादित विषय निर्वाचनको मिति घोषणा बाबुराम भट्टराई सरकारले गरेको महत्वपूर्ण नियुक्तिको खारेजी राष्ट्रिय योजना आयोगमा नियुक्ति लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् एमालेका अध्यक्ष झलनाथ खनाले संयन्त्रको नेतृत्व सम्हालेपछि बस्न लागेको बैठक चुनाव केन्द्रित हुनेछ नेपाल सरकार मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आयोजित बैठकमा मन्त्री परिषदका अध्यक्षले विभिन्न दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि आएको निष्कर्षका आधारमा निर्वाचनको मिति घोषणा तथा विवादित निर्वाचन ऐन लगायतका विषयमा छलफल हुने अध्यक्षको सचिवालयले जनाएको छ नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पुराना सहमतिको अस्तित्व समाप्त भएकोले मुलुकको निकासका लागि अब नयाँ सहमति गरेर अघि बढ्नुपर्ने बताउनु भएको छ आज रिपोर्टर्स क्लब नेपालले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष वैद्यले यसअघि विभिन्न समयमा गरिएको बाह्र बुद्धे लगायतका सहमतिको अस्तित्व समाप्त भइसकेको भन्दै नयाँ सहमति आवश्यक रहेको बताउनु भएको हो उहाँले ठूला भनाउँदा चार दल असफल भइसकेकाले अब नयाँ सहमति खोजिनुपर्ने माग गर्दै चार दलले गरेको सहमति खारेज हुनु गर्नुपर्ने बताउनुभयो वर्तमान सरकारको खारेजीसँगै लोकमान सिंह कार्कीलाई अख्तियारमा गरेको नियुक्ति खारेजी र मतदाता नामावली संकलनको नाममा विदेशीलाई नागरिकता वितरण गर्ने प्रक्रिया नरोकिएसम्म कुनै सहमति नहुने बताउनुभयो उहाँले मुलुकको राजनैतिक अवस्था जटिल अवस्थामा पुगेको भन्दै सबै दल बसेर नयाँ सहमति गर्नुको विकल्प नरहेको बताउनुभयो नेपाल सेवा निगमको हवाई जहाज मुस्ताङको जोमसुमा विमानस्थलमा दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् पोखरा विमानस्थलबाट उडेको एनएबी नम्बरको विमान अवतरणकै क्रममा विमानस्थलमा लगाएको तारको जालीमा ठोकिएर दुर्घटना भएको जोमसोम विमानस्थलले जानकारी दिएको छ तार जालीमा ठोक्दा विमान कालीगण्डकी नदीमा खसेको थियो विमान खसे लगतै उद्धार भएको र आगलागी पनि नभएकाले मानवीय क्षति भने हुन नपाएको विमानस्थलले जनाएको छ अवतरण गर्ने क्रममा नै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ विमानमा दसजना नेपाली र आठ जापानी गरी अठारजना यात्रु यात्रु र तीनजना चालक दलका सदस्य थिए दुर्घटनामा घाइते भएकाहरूलाई अहिले उद्धार गरिसकिएको छ घाइते मध्ये तीनजनाको अवस्था भने गम्भीर रहेको छ मोरसाङका प्रमुख जिल्लाधिकारी लक्ष्मीराज शर्माका अनुसार विमान दुर्घटनामा चालक दिपेन्द्र प्रधान सहचालक सुरेश केसी र परिसारीका शान्तमाया तमाङको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि पोखरा रिफर गरिएको छ जेठको नौ दस र एघार गते हुने स्थायी शिक्षकको लिखित परीक्षाको लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ देशभर एक हजार आठ सय सडचालिसवटा केन्द्र निर्धारण गरिएको शिक्षक सेवा आयोगले जनाएको छ प्राथमिकताका लागि नौ उनासाठी निम्न माध्यमिकको लागि छ सय छत्तिस र माध्यमिकको लागि दुई सय बाहन्नवटा परीक्षा केन्द्र तोकिएको आएका प्रशासकीय प्रमुख खगेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो सबैभन्दा बढी काठमाडौँमा र सबैभन्दा कम मनाङमा परीक्षा केन्द्र निर्धारण गरिएको छ आयोगले नौ गते माविको दस गते निमाविको र एघार गते प्राविको लिखित परीक्षा लिँदैछ परीक्षा दिउँसो दुई बजेदेखि पाँच बजेसम्म सञ्चालन हुनेछ यसैबीच परीक्षाको सबै तयारी पूरा भएको आयोगले जनाएको छ परीक्षाको लागि आवश्यक पर्ने उत्तर उत्तर पुस्तिका पत्र निर्देशिका लगायतका आवश्यक सामग्री जिल्ला जिल्लामा पठाइसकिएको आएका प्रशासकीय प्रमुख नेपालले जानकारी दिनुभयो आज नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार दुई सय रुपियाँ घटेको छ नेपाल सुन साथी व्यवसायी महासंघले आजको लागि छापावाला सुनको मूल्य पचास हजार रुपियाँ र तेजाबी सुनको मूल्य उनपचास हजार सात सय पचास रुपियाँ तोकेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो बुधबार छापावाला सुन तोलाको एकाउन्न हजार दुई सय रुपियाँमा कारोबार भएको थियो आइतबार तोलाको एकाउन्न हजार नौ सय रुपियाँमा कारोबार भएको छापावाला सुन सोमबार तीन सय रुपियाँ घटेर एकाउन्न हजार छ सय रुपियाँमा कारोबार भएको भएको थियो मंगलबार एक सय रुपियाँ बढेर एकाउन्न हजार सात सय रुपियाँमा कारोबार भएको थियो आज चाँदीको मूल्य पनि तोलामा छब्बिस रुपियाँ घटेको छ बजारमा चाँदी तोलाको आठ सय चौन्न रुपियाँमा कारोबार भइरहेको छ बुधबार पनि चाँदीको मूल्य दस रुपियाँ घटेर आठ सय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 तीनवटै देशले तटीय इलाकाका आफ्ना नागरिकलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिसकेका छन् बंगालको खाँडीबाट उत्तर पूर्वतिर बढ़िरहेको आदिको कारण बंगलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी दिएको छ सुरक्षाको कारण बङ्गलादेशको चिटुगाव र कक्सो बजारको विमानस्थल बन्द गरिएको छ म्यानमारमा एक लाख पचास हजार जनालाई अग्लो र सुरक्षित ठाउँमा सारिएको छ श्रीलङ्का महादिन आए पनि भारी वर्षापछिको बाढी पहिरोमा परि सातजनाको ज्यान गएको छ अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज किङ्स इलेभेन पन्जाब र दिल्ली डेडेबिल्स बीच प्रतिस्पर्धा हुँदैछ चालु सिजनमा खराब प्रदर्शन गरेको दिल्लीले उपाधिहरूको सम्भावना कायम राखेको पन्जाबसँग बेलुका सभा आठ बजेपछि प्रतिस्पर्धा गर्नेछ सेमी फाइनल प्रवेशका लागि पन्जाबले आजको समेत गरी लगातार दुई खेल जितेर अरूको खेलमा भर पर्नुपर्ने हुन्छ रोयल च्यालेन्जर्स बेङ्गलोर र सनराइजर्स हैदराबादको समान सोह्र सोह्र अङ्क छ भने पन्जाबको बाह्र अङ्क छ बेङ्गलोरले अब एक खेल र हैदराबादले दुईवटा खेल खेल्न बाँकी छ यसअघि गैराती सम्पन्न भएको खेलमा राजस्थान रोयल्सलाई चौध रनले पराजित गर्दै बम्बई इन्डियन्स फेरि शीर्ष स्थानमा उक्लिएको छ र इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा स्पट फिक्सिङको राजस्थान रोयल्सका श्री सन्तसहित तीन खेलाडी पक्राउ परेका छन् उनीहरूको साथमा सात दलाल पनि पक्राउ परेका छन् राजस्थानका टिम म्यानेजरले पनि श्री सन्तसँगै अङ्कित चौहान र अजित चण्डीलाई सोधपुछका लागि बोलाएको स्वीकार गरेका छन् सातजना मुम्बईको ट्राइट्रेन्ड होटलबाट पक्राउ परेका हुन् मोहाली र मुम्बईमा भएको म्याचमा फिक्सिङको आरोप छ मुम्बईमा राजस्थानले मुम्बई इण्डियन्ससँग खेलेको थियो फोन इन्टरसेप्सनपछि खेलाडीहरूलाई पक्राउ गरेको दिल्ली पुलिसले जनाएको छ दिल्ली पुलिसले स्पट फिक्सिङलाई अन्डर ओल्डसँग जोडेर हेरेको छ छानबिनका क्रममा खेलाडीहरूले स्पट फिक्सिङ र अन्डर ओल्डसका मानिसहरूले त्यस आधारमा ठूलो बाजी राख्ने गरेको प्रहरीको दावी छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन विवाद मिलाउन उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठक बस्दै नेपाल सरकार मन्त्री परिषदको नियमित बैठक केही बेरमा अबको चुनावमा आफ्नो पार्टीका मधेस नेताले पहाड़बाट उम्मेद्वारी दिने एमाले उपाध्यक्ष भट्टराईको भनाई पाँच सय पचासी जनाको संविधान सभा बनाउने सरकारको तयारी सामुद्रिक आदिको खतरा बढेपछि बंगलादेश भारत र म्यानमारको तटीय क्षेत्रका लाखौं नागरिक विस्थापित बंगलादेशको तटीय क्षेत्रमा दुई मिटर अग्लो लहर उठ्न सक्ने चेतावनी र इन्डियन प्रिमियर लिगमा आज पन्जाब र दिल्ली भिड्दै इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा स्पोर्ट फिन्सिकको स्पोर्ट फिङ्सिङको राजस्थान रोयल्सका सन्त सहित तीन खेलाडी पक्राउ हवस् दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार